नमस्कार यो आवाज हो नाइन्टी फाइभ पोइन्ट एट मेगाहरूको र हामी हौँ शान्ति समानता र सदाचारका लागि सामुदायिक सञ्चार radio Ramechhap ninety five point eight मेगाहरू र म हो सुदीप र मलाई प्रविधिमा साथ दिइरहनु भएको छ साथीहरू प्रजुल र रामचन्द्रले आधुनिक श्रोताहरू तपाईँहरू यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम मेनिया र मेनियाको साथमा छौँ हामी र मेनिया कस्तो कार्यक्रम हो भनेर हामी भनिरहनु पर्दैन जस्तो लाग्छ यो कार्यक्रम प्रत्येक हप्ताको शनिबार बिहान दस बजेदेखि एघार बजेसम्म मात्र तपाईँ सुन्नुहोस् सक्नुहुन्छ रेडियो रामेसाप पन्चानब्बे थोप्लो आठ मेगा हर्जमा पक्कै पनि यो कार्यक्रममा धेरैभन्दा धेरै श्रोताहरूले सहभागिता जनाइसक्नु भएको छ र धेरैभन्दा धेरै पुरस्कारहरू पनि जितिसक्नु भएको छ मलाई थाहा छ र तपाईँहरू पुरस्कार लिन पनि आइरहनु भएको छ र यो कार्यक्रममा हामी के गर्छौँ र कस्ता कस्ता राउन्डहरू राखेका छौँ भन्ने कुरा पनि म जानकारी गराउन चाहन्छु यो कार्यक्रमलाई हामीले दुई भागमा बाँडेका छौँ अर्थात् दुई भागमा विभाजन गरेका छौँ पहिलो भाग रहेको छ इन्टी राउन्ड र इन्टी राउन्ड इन्टी राउन्डमा तिनवटा क्वेसन्सहरू अप्सनसँगै सोधिनेछ तिनवटा क्वेसन्सको अप्सनहरू रहनेछ इन्ट्री राउन्डका लागि र इन्ट्री राउन्डका लागि जम्मा जम्मी तपाईँलाई चालिस सेकेन्ड समय दिइनेछ र प्रश्न रहनेछ तिनवटा त्यस्तै गरी इन्ट्री राउन्डमा तिनवटा मध्ये दुईवटा प्रश्नको उत्तर मिलाउनु भएको खण्डमा तपाईँलाई हाम्रो दोस्रो राउन्ड क्वालिफायर राउन्डमा लान्छौँ र क्वालिफायर राउन्डमा पुरस्कार जित्ने चान्सेसहरू धेरै हुनुहुन्छ जब तपाईँ इन्ट्री राउन्ड पार गर्नुहुन्छ त्यसपछि पुरस्कार जित्ने चान्सेस बढी नै हुन्छ र पुरस्कार के के रहेको छ भन्ने कुरा पनि म एकैछिन पछि जानकारी गराउँछु तपाईँहरूलाई र क्वालिफायर राउन्डको बारेमा अलिकति म तपाईँहरूलाई जानकारी गराउँ क्वालिफायर राउन्डमा जम्मा जम्मी पाँचवटा क्वेसन्सहरू तपाईँलाई हामी सोध्नेछौँ र पाँचवटा क्वेसन्सको अप्सनहरू रहने छैन र तपाईँलाई पाँचवटा प्रश्नहरूमध्ये कुनै प्रश्न आउँदैन भने तपाईँ पास भन्दै अगाडि पनि बढ्न सक्नुहुन्छ र जम्मा जम्मी तपाईँहरूलाई हामी क्वालिफायर राउन्डका लागि एक मिनट समय अर्थात् साठी सेकेन्ड समय दिनेछौँ यो त तपाईँको कार्यक्रमको बारे जानकारी आदरणीय श्रोताहरू म अब कार्यक्रमका प्रायोजकहरूको बारे तपाईँहरूलाई अलिकति जानकारी गराउन चाहन्छु किनकि हाम्रा प्रायोजकहरूले गर्दाखेरि आज हामी यो कार्यक्रम लिएर तपाईँको रेडियो साइटसम्म आउन सफल भएका छौँ र त्यस्तै गरी प्रायोजकहरू हुनुहुन्छ सहयात्रु इन्टरप्राइजेस मन्थली गुणस्तरीयता र विश्वसनीयताको एकमात्र एउटा यस्तो प्रतीक सहयात्रु इन्टरप्राइजेस र प्रोपराइटर हुनुहुन्छ महेश्वर कर्माचार्य र टेलिफोन सम्पर्क नम्बर रहेको छ शून्य अडचालिस पाँचालिस एक तिन पाँच र त्यस्तै गरी सन्तानब्बे एकचालिस शून्य एकचालिस शून्य शून्य शून्य टेलिफोन नम्बर रहेको छ यदि तपाईँलाई स्टेसनरी खेलकुद र पाठ्यक्रम कक्षा एकदेखि दससम्मका पाठ्यक्रमहरू र पाठ्य पुस्तकहरू चाहिएको खण्डमा र स्टेसनरीका विभिन्न प्रकारका सामग्रीहरू चाहिएको खण्डमा र ओरिजिनल प्रकारका खेलकुदका सामग्रीहरू चाहिएको खण्डमा अब विभिन्न किसिमका डुप्लिकेट सामानहरू बजारमा छ्याप्ते पाइएको छ र बरामद पनि गरिरहेको छ जिल्ला प्रशासनले र यदि ओरिजिनल किसिमका खेलकुदका सामग्रीहरू चाहिएको खण्डमा र तपाईँलाई कुनै पनि लेख रचना उपन्यास कथा कविता विभिन्न प्रकारका पुस्तकहरूमा रुचि छ भने एउटा यस्तो गन्तव्य बन्न सक्छ सहयात्री इन्टरप्राइजेस प्रोप्राइटर महेश्वर कर्मचारी टेलिफोन नम्बर फेरि पनि एकचोटि शून्य अडचालिस पाँचचालिस एक तिन पाँच र मोबाइल नम्बर रहेको छ सन्तानब्बे एकचालिस शून्य एकचालिस शून्य शून्य शून्यमा तपाईँ टेलिफोन सम्पर्क गर्न सक्नुहुन्छ त्यस्तै गरी अर्का प्रायोजक हाम्रा हुनुहुन्छ deluxe agro forest forestry production प्रणाली प्रोप्राइटर लोकेन्द्र श्रेष्ठ मैले भन्दै आएको छु सापमै उत्पादित विभिन्न प्रकारका फलफुलहरू विशेष गरी जुनार अदुवा कागती र त्यस्तै गरी बेललाई प्रशोधन गरी बनाइएको जुस र स्वास्थ्यवर्धक जुस पिउन चाहनुहुन्छ भने तपाईँ सम्झाउन सक्नुहुन्छ डिलक्स एग्रो फरेस्ट प्रोडक्सन प्रणाली proprietor Lokendra Shrestha telephone number शून्य अडचालिस चालिस शून्य चौसठी र त्यस्तै गरी अन्ठानब्बे चार चालिस त्रिचालिस दुई दुई आठ अन्ठानब्बे चार चालिस त्रिचालिस दुई दुई आठमा तपाईँ टेलिफोन सम्पर्क गर्न सक्नुहुन्छ र यो कहाँ रहेको छ भने पुरानो सामुदायिक अस्पताल बसेको घर अर्थात् मन्थलीबाट हाटी चौर जाने बाटोमा रहेको छ र तपाईँ त्यहाँ गएर डिलक्स एग्रो फरेस्ट्रीद्वारा प्रोडक्सन गरिएका जुसहरू आनन्दसँग पिउन सक्नुहुन्छ र डिलक्स एग्रो फरेस्ट्रीको त्यो होलसेल पसल छ जुन मैले भने पुरानो सामुदायिक अस्पतालमा रहेको र बाहिर बजारमा पनि तपाईँ डिलक्स एग्रो फरेस्ट्री प्रोडक्सन प्रणालीको जुसहरू पाउन सक्नुहुन्छ र निर्धक्क साथ पिउन सक्नुहुन्छ किनकि यो रामेछापकै माटोमा फलेको फलफुललाई प्रशोधन गरी बनाएको जुस हो त्यसैले तपाईँ निर्धक्कसँग पिउन सक्नुहुन्छ यसमा कुनै साइड इफेक्ट हुने छैन त्यस्तै गरी अर्का प्रायोजक हुनुहुन्छ कालिका सुन चाँदी पसल मन्थली हाटीचौर जाने बाटो र प्रोभाइडर हुनुहुन्छ सूर्य मेरो टेलिफोन सम्पर्क नम्बर रहेको छ अन्ठानब्बे पैँतालिस पन्ध्र त्रिसठी छप्पन्न अन्ठानब्बे पैँतालिस पन्ध्र त्रिसठी छप्पन्न यदि तपाईँलाई बिना रसायनका सुन चाँदीका घरगहना र राशि अनुसारका पत्थरहरू चाहिएको खण्डमा एउटा यस्तो मात्र विश्वसनीय पसल हुनसक्छ कालिका सुन चाँदी पसल सुनमा अलिकति भन्ने गरिन्छ कालो बजारी भइरहेको छ सुनमा मान्छेहरू ठगि ठगिने कुराहरू पनि व्यापक रूपमा बाहिर आइरहेको अवस्थामा तपाईँ एउटा मात्र नठगिने र विश्वसनीयताको एउटा मात्र प्रतीक हो कालिका चाँदी पसल तपाईँ ढुक्कसँग आफ्ना सुन चाँदी खरिद बिक्री पनि गर्न सक्नुहुन्छ त्यसैले फेरि पनि टेलिफोन नम्बर एकचोटि अन्ठानब्बे पैँतालिस पन्ध्र त्रिसठी छप्पन्न प्रोप्राइटर सूर्य गजमेर र त्यस्तै गरी अर्का हाम्रा प्रायोजक हुनुहुन्छ सुन सुनचाँदे पसल मन्थली कटरबोट रामेछाप मैले अघि पनि भनिसकेको छु सुन सुनचाँदी पसलमा पनि तपाईँ ठगिन पाउनुहुन्न किनकि त्यहाँ शुद्ध सुनचाँदीका घरगहनाहरू त्यस्तै गरी राशिअनुसारका पत्थरहरू पनि पाउन सक्नुहुन्छ र प्रोभाइडर हुनुहुन्छ विष्णु सुनार सम्पर्क नम्बर अन्ठानब्बे चौवालिस पन्चानब्बे छ सय चौतिस अन्ठानब्बे चौवालिस पन्चानब्बे छ सय चौतिस टेलिफोन सम्पर्क रहनेछ उहाँको टेलिफोन सम्पर्क रहेको छ आदरणीय श्रोताहरू हामी यो कार्यक्रमको बिच बिचमा हाम्रा प्रायोजक साथीहरूलाई सम्झनेछौँ र अब हाम्रै कुराकानी गर्छौँ तपाईँ यतिखेर हुनुहुन्छ क्विज मेनिया र क्विज क्विजमेनियामा सहभागी हुन चाहनुहुन्छ भने हामीले दुईवटा टेलिफोन लाइन खुल्ला गरेका छौँ पहिलो टेलिफोन लाइन रहेको छ पुरुष साथीहरूको लागि शून्य अडचालिस पाँचचालिस शून्य उन्चास त्यसै गरी महिला साथीहरूको लागि सुने अडचालिस पाँचालिस दुई दुई नौ टेलिफोन सम्पर्क रहनेछ र तपाईँ यो कार्यक्रम सकि सकेको लगत्तै W W W dot radio Ramechhap dot blog spot dot कममा पनि हामीलाई सुन्न सक्नुहुन्छ त्यसै गरी तपाईँसँग कुनै पनि सल्लाह सुझाव र प्रतिक्रिया छ भने हामीलाई इमेल मार्फत radio Ramechhap at the rate Yahoo dot कममा पनि पठाउन सक्नुहुन्छ र हामीले यो कार्यक्रम क्विज मेनियामा तिनवटा सेगमेन्टहरू राखेका छौँ पहिलो इन्ट्री राउन्ड दोस्रो क्वालिफायर राउन्ड र त्यस्तै गरी अर्को छ एसएमएस अफ द विक र एसएमएस अफ द विकको अघिल्लो हप्तामा हामीले क्वेसन सोधेका थियौँ र त्यसको विजेताको नाम पनि अब हामी केही सेन्टपछि घोषणा गरिन्छौँ त्यसैले एसएमएस अफ द विकको अघिल्लो साताको प्रश्नतिर हामी तपाईँलाई लान चाहन्छौँ दुई हजार सत्तरी साल भदौ चौध गते गएको भूकम्प कति रेक्टर स्केलको थियो अप्सनहरू ए पाँच रेक्टर स्केल बी छ रेक्टर स्केल सी दस रेक्टर स्केल डी सात रेक्टर स्केल पक्कै पनि तपाईँलाई हामीले सोधेका थियौँ दुई हजार सत्तरी भदौ चौध गते गएको भूकम्प कति रेक्टर स्केलको थियो र हाम्रो अप्सनहरू रहेको थियो ए पाँच रेक्टर बी छ रेक्टर सी दस रेक्टर र डी डी सात रेक्टर स्केल यसको सय एन्सर हो छ रेक्टर स्केल थुप्रैभन्दा थुप्रै साथीहरूले हामीलाई एसएमएस गर्नुभएको थियो पक्कै पनि अन्ठानब्बे बाह्र पन्ध्र चौवालिस पचपन्नमा तपाईँहरूलाई एसएमएस गर्नुभएको थियो र जतिजना साथीहरूले एसएमएस गर्नुभएको थियो सय एन्सर थुप्रैभन्दा थुप्रै साथीहरूले एसएमएस गर्नुभएको थियो जम्मा जम्मी एक सय नौवटा एसएमएस हामीले प्राप्त गरेका थियौँ यो हप्ताभरिमा र त्यसमध्ये नब्बेवटा एसएमएसका उत्तरहरू सही थिए र बाँकी एसएमएसहरू का उत्तरहरू गलत थिए र एसएमएस पठाएर सहयोग गर्नुहुने सम्पूर्ण साथीहरूलाई पनि हामी धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ र अब हामी विजेताको पालो भएको छ म तपाईँहरूलाई के जानकारी गराउन चाहन्छु भने हामी विजेताको नाम भन्ने पक्षमा थियौँ तर नब्बेजनाको नाम भन्दाखेरि अलिकति समय लम्बिने भएर हामी नाम भन्न सक्दैनौँ त्यसैले विजेताको नाम मात्र हामी घोषणा गर्नेछौँ र नब्बेजना साथीहरू बीच गोला प्रथा गर्दाखेरि विजेता हुनुभएको छ शशिकला घिमिरे मन्थली दुई रामेछापका श्रोता शशिकलाजी तपाईँ रेडियो सुनिरहनु भएको छ भने अघिल्लो साताको क्वेसन्स अफ द विकको विजेता तपाईँ हुनुभएको छ त्यसैले पुरस्कार लिनका लागि आफ्नो आइडी कार्डसहित एक हप्ताभित्र रेडियो रामेछाप पन्चानब्बे थप्ला आठ हेर्सको कार्यालयमा तपाईँ आउनुपर्ने हुन्छ शशिकला घिमिरे मन्थली दुई रामेछापका श्रोताले क्वेसन्स अफ द विकको पुरस्कार प्राप्त गरिसक्नु भएको छ पुरस्कार प्राप्त भन्दा पनि विजेता भइसक्नु भएको छ उहाँ एक हप्ताभित्र हाम्रो कार्यालयमा आइपुग्नु पर्नेछ अब लागौँ यो हप्ताको क्वेसन्स अफ द विकको प्रश्नतर्फ यो साताको प्रश्न आठौँ साफ फुटबल प्रतियोगितामा नेपालद्वारा भारत कति गोलले पराजित भएको थियो अप्सनहरू ए एक बी दुई सी चार र डी पाँच तपाईँलाई सही लागेको उत्तर आफ्नो पुरा नाम ठेगाना लेखी अन्ठानब्बे बाह्र पन्ध्र चौवालिस पचपन्नमा एसएमएस पठाउनुहोला पक्कै पनि पक्कै पनि आठौँ साह फुटबल प्रतियोगिता नेपालद्वारा भारत कति गोलले पराजित भएको थियो यो हप्ताभरि यो प्रश्न रहनेछ र तपाईँलाई सही लागेको एन्सर अन्ठानब्बे बाह्र पन्ध्र चौवालिस पचपन्नमा र अप्सनहरू रहेको छ ए एक बी दुई सी चार डी पाँच तपाईँलाई जुन प्रश्नको जुन एन्सर ठिक लाग्छ अन्ठानब्बे बाह्र पन्ध्र चौवालिस पचपन्नमा तपाईँ साइन गर्न सक्नुहुन्छ र शुक्रबार साँझसम्म आएको एन्सरलाई मात्र हामी मान्यता दिनेछौँ यो तपाईँहरूको लागि जानकारी भयो र कोही श्रोता हामीलाई पर्खिरहनु भएको छ पर्खिरहनु भएको छ कार्यक्रम सुरु हुनुभन्दा अगाडिदेखि नै पर्खिरहनु भएको छ उहाँलाई अब हामी धेरै कुराउँदैनौँ उहाँलाई कार्यक्रममा स्वागत गरिहालौँ हजुर नमस्ते हजुर कहाँबाट को बोल्नुभयो हजुर भिर पानीबाट के भन्नुभयो नारायण कृष्ण श्रेष्ठ हजुर नारायण कृष्णजी के छ हालखबर के गर्नुहुन्छ तपाईँ टुवेल्भको इक्जाम दिएर रिजल्टको पर्खाइमा आउनुहुन्छ प्रजुलजी अलिकति मेरो यो एयरको चाहिँ साउन्ड अलिकति बढाइदिनु होला उहाँको आवाज कम सुनेको छु ओके ल ठिक छ नारायण कृष्णजी अनि के छ बकरबास के अरे बिरपानीको हालखबर के छ पानी परेको छैन मन्द मन्द छ मन्द मन्द छ यो मन्द मन्दमा तपाईँ अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्छ तपाईँको इक्जाम पनि दिइरहनु भएको छ रिजल्टको पर्खाइमा हुनुहुन्छ रिजल्ट कस्तो आउँछ जस्तो लागिरहेको छ हजुर राम्रै हुन्छ भन्ने तपाईँलाई विश्वास लागेको छ ल ठिकै छ के छ कार्यक्रमबारे कुनै सल्लाह सुझाव प्रतिक्रिया छ क्विज मेनियाको बारे त्यस्तो खासै सल्लाह सुझाव त छैन दादा हामीले सोचेको भन्दा पनि राम्रो भइरहेको छ होइन कार्यक्रम त हजुर हजुर हजुर पक्कै पनि हामीहरू पनि लक्ष्य रहेको छ श्रोताहरूलाई बढीभन्दा बढी सहभागिता गराउने तर समय अलिकति पुग्दैन है विज्ञापनहरू पनि हामीले तपाईँहरूलाई सुनाउनै पर्यो प्रायोजकलाई सम्झिनै पर्यो तपाईँहरूसँग कुरा गर्नै पर्यो है ठिक छ प्रयास हुने रहनेछ तपाईँको सल्लाह सुझावको लागि धन्यवाद के छ कार्यक्रमको नियम मैले बताइरहनु पर्छ या तपाईँलाई थाहा छ हजुर थाहा छ त्यसो भए हामी के तपाईँलाई हाम्रो पहिलो राउन्ड एन्ट्री राउन्डमा छिराउँदा हुन्छ ल ठिकै छ त्यसो भए तपाईँसँग म कम कुरा गर्दै पहिलो राउन्डको पहिलो प्रश्नतर्फ तर्फ नै तपाईँलाई लान चाहन्छु र पहिलो प्रश्न रहेको छ र समय पनि सुरु हुनेछ सबैभन्दा उचाइमा धान फल्ने जिल्ला कुन हो जुम्ला हुम्ला मुगु डोल्पा मानिसको खप्पर कतिवटा हाडहरू मानिसको खप्परमा कतिवटा हाडहरू हुन्छन् बिसवटा पच्चिसवटा अठाइसवटा र तिसवटा लेलिनको लास कुन देशमा आजसम्म पनि सुरक्षित राखिएको छ फ्रान्स जर्मनी रुस जापान रुस ओके ठिकै छ तिनवटा प्रश्न मैले सोधिसकेको छु कतिवटा प्रश्नको एन्सर मिल्यो होला सबै झटाएर हान्नुभयो ओके ठिकै छ तपाईँको एन्सर म चेक गर्दैछु र प्राविधिक साथीहरूलाई भन्न चाहन्छु अर्को आवाज मेरो यो एयरमा आइरहेको छ मलाई डिस्टर्ब भइरहेको छ प्लिज त्यहाँ चेक गर्नुहोला हाम्रो प्राविधिकलाई मैले जानकारी दिएपछि अब तपाईँको एन्सर म चेक गर्दैछु तपाईँले मैले सबैभन्दा पहिले सोधेको थिएँ सबैभन्दा उचाइमा धान फल्ने जिल्ला कुन हो मैले अप्सनहरू भनेको थिएँ जुम्ला होम्ला मुगु डोल्पा मैले कुन भन्नुभयो जुम्ला भन्नुभयो है यसको सही एन्सर पनि जुम्ला नै रहेको छ र अर्को प्रश्न मैले सोधेको थिएँ मानिसको खबरमा कतिवटा हाडहरू अर्थात् हड्डीहरू हुन्छन् भनेर सोधेको थिएँ तपाईँले भन्नु भन्नुभयो बिसवटा यसको सही एन्सर हो अठाइसवटा है बुझ्नुभयो अठाइसवटा याद गर्नुहोला त्यसै गरी लेलिनको लास कुन देशमा आजसम्म पनि सुरक्षित राखिएको छ भनेर मैले सोधेको थिएँ तपाईँले भन्नुभयो रुस यसको सही एन्सर पनि रुस नै हो नारायण कृष्णजी तपाईँ हाम्रो दोस्रो राउन्डमा प्रवेश गरिसक्नु भएको छ कस्तो लागिरहेको छ झट्टारो हान्दा पनि मिल्दा त झनै खुसी हुनु पर्यो है अब आफूले पढेर ठ्याक ठ्याक मिलाएको भए खुसी मात्र अब झट्टारै हान्दा त झनै खुसी हुनु पर्यो नि पक्कै पनि के छ अब कतिवटा प्रश्नको एन्सर मिलाउँछु जस्तो लागेको छ तपाईँलाई थाहा भएको भए मिलाउने नभए झटारै हान्ने है ल ठिकै छ त्यसो भए तपाईँलाई हामी क्वालिफायर राउन्डको पहिलो प्रश्न र तर्फ नै लान चाहन्छु पहिलो प्रश्नको लागि तपाईँ तयार हुनुहुन्छ त्यसो भए तयार हुनुहुन्छ ओके ठिकै छ तपाईँको लागि क्वालिफायर राउन्डको पहिलो प्रश्न र समय सुरु हुन्छ श्रीलङ्काको पुरानो नाम के हो सबैभन्दा बढी अक्सिजन दिने रुख कुन हो टेलिफोन गर्न पैसा नलाग्ने देश कुन हो चलचित्र हेर्दा मानिसको तौल अनुसार टिकटको मूल्य निर्धारण गरिने राष्ट्र कुन हो नेपाली चलचित्र दर्पण छाएका निर्देशक को हुन् सबित बस्नेत पाँचवटा प्रश्न सकिसकेको छ समय पनि बाँकी नै छ कतिवटा जति मिलाउनु भयो होला सबै पास त भन्नुभएको छैन कुनै न कुनै मिलाउनु भएको जस्तो मलाई लागिरहेको छ म एन्सर चेक गर्नुतर्फ लान्छु र तपाईँको सल्लाह सुझाव अनुसार नै धेरैभन्दा धेरै श्रोताहरूलाई म सहभागी गराउन चाहन्छु तपाईँलाई मैले सोधेको थिएँ श्रीलङ्काको पुरानो नाम के हो तपाईँले पास हुनुभयो यसको सही एन्सर हो सिलोन सबैभन्दा बढी अक्सिजन दिने रुख पिपल नै हो तपाईँले मिलाउनु भएको छ र त्यस्तै गरी टेलिफोन गर्न पैसा नलाग्ने देश तपाईँले फ्रान्स हुनुभयो यसको सही एन्सर हो कुवेत त्यस्तै गरी चलचित्र हेर्दा मानिसको तौल अनुसार टिकटको मूल्य निर्धारण गरिने राष्ट्र ब्राजिल हो त्यसै नेपाली चलचित्र दर्पण छायाका निर्देशक शोभित बस्ने होइनन् होइनन् तुलसी घिमिरे हुन् एकवटा प्रश्नको एन्सर मिलाउनु भएको छ नारायण कृष्णजी हेरौँ आजको कार्यक्रमको विजेता तपाईँ नै हुनुहुन्छ या अरू कोही आउँदै हुनुहुन्छ प्रतीक्षा गर्नुहोला कार्यक्रम सुन्दै गर्नुहोला अहिलेको लागि भने हामी छुटौँ है त हस् नमस्ते उहाँ हुनुहुन्थ्यो भिरपानी रामेछापबाट नारायण कृष्ण श्रेष्ठ उहाँलाई हामीले क्वालिफायर राउन्डमा छिराउन सफल भएका थियौँ उहाँले एउटा प्रश्न मिलाउनु भएको छ हेरौँ आजको कार्यक्रमको विजेता को हुनेछ जसका लागि कार्यक्रमको अन्तिम समयसम्म पनि हामी पर्खनु पर्ने हुन्छ आधुनिक श्रोताहरू हामी कार्यक्रम मेनियाको यो नयाँ सिजनमा छौँ र मेनियामा धेरैभन्दा धेरै श्रोताहरूलाई समावेश गराउने हाम्रो लक्ष्य रहेको छ र यही लक्ष्य अनुरूप अनुरूप नै थुप्रैभन्दा थुप्रै साथीहरूलाई हाम्रो टेलिफोन लाइनमा कुरिरहनु भएको छ साथीहरू टेलिफोन लाइनमा कुरिरहनु भएको छ र यो हप्ता हामीले सोधेका छौँ क्वेसन्स अफ द विकमा आठौँ साफ फुटबल प्रतियोगितामा नेपालद्वारा भारत कति गोलले पराजित भएको थियो अप्सनहरू एमा एक बीमा दुई सीमा चार र डीमा पाँच रहेको छ र सही एन्सर अन्ठानब्बे बाह्र पन्ध्र चौवालिस पचपन्नमा तपाईँ एसएमएस पनि गर्न सक्नुहुन्छ र यस्तै क्रममा हाम्रो टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गरिहालौँ हजुर नमस्ते नमस्ते हजुर कहाँबाट बोल्नुभयो हजुर सिन्धुलीबाट अम्बिकाजी हजुर अम्बिकाजी के गर्नुहुन्छ तपाईँ सिन्धुलीमा सबैजना बसी बसाइ नै गर्नु हुँदो रहेछ है अनि के गर्नुहुन्थ्यो र गर्नुपर्ने अनि बसी बसाइको अलावा के गर्नुहुन्छ ल भन्नुहोस् पढ्ने हो कुन लेभलमा दसमा पढ्ने पढ्दै हुनुहुन्छ फर्स्ट टर्मिनल सकिसक्यो या हुँदैछ के सकिसक्यो होला है छैन पहिलो त्रैमासिक भएको छैन हजुर दस दस दसमा ए अहिले इक्जाम चल्दैछ है कस कस्तो कस्तो भइरहेछ कस्तो गइरहेछ राम्रै राम्रै छ पास हुनुहुन्छ है ल ठिकै छ अनि सिन्धुलीको अलिकति हामीलाई सुनाउनुहोस् न ठिकठाक छ ओके ठिकै छ कार्यक्रम क्विज मेनियाको बारे कुनै सल्लाह सुझाव प्रतिक्रिया केही छ राम्रो छ राम्रो छ ठिकै छ केही छैन यति भए पुग्यो तपाईँलाई ओके ठिकै छ कार्यक्रमको नियम भनिरहनु पर्छ तपाईँलाई पर्दैन किनकि तपाईँ हाम्रो नियमित श्रोता हुनुहुन्छ त्यसैले तपाईँलाई हामी हाम्रो पहिलो राउन्ड एन्ट्री राउन्डमा लाँदा हुन्छ तयार हुनुहुन्छ अम्बिकाजी तयार हुनुहुन्छ तयार रहनुहोला अम्बिकाजी तपाईँको लागि इन्टर राउन्डको पहिलो प्रश्न र समय सुरु हुन्छ सामान्य तापक्रममा पग्लिने धातु कुन हो अप्सनहरू ए चाँदी बी पलाम सी सुन डी मर्करी आठौँ साफ फुटबलमा नेपाल र भारतको खेलमा दोस्रो गोल कसले गरेका हुन् A Sagar Thapa B Bharat Khawas C Anil Gurung D Jumanu Rai Nepali चलचित्र मौनका नायिका को हुन् A Karishma Manandhar B Rekha Thapa Shri Namrata Shrestha D Sumina Ghimire Karishma Manandhar Karishma Manandhar तपाईँ भन्न चाहनुहुन्छ र तपाईँको समय पनि सकिसकेको छ प्रश्न पनि सकिसकेको छ मेघाजी कतिवटा प्रश्नको एन्सर मिलाउनु भयो होला तपाईँले कसैको सहयोग लिनु अन्दाज तपाईँले कसैको सहयोग पनि लिनुहुनु भएको छ त्यो मलाई थाहा छ मैले राम्रोसँग सुनिरहेको छु है अम्बिकाजी को हुनुहुन्छ उहाँ कोही पनि छैन न ढाँट्नुहोस् न आवाज हामी सुनिरहेका छौँ लाखौँ श्रोताहरूले सुनिरहनु भएको छ ल ठिकै छ तपाईँको हामी एन्सर चेक गर्नतर्फ नै लाग्छौँ अम्बिकाजी कतिवटा मिल्यो होला भन्नुहोस् त सबै झटाएर हान्नुभयो है अघिल्ला मित्रले पनि झटाएर हान्नुभयो तपाईँले पनि हान्नुभयो अब म तपाईँलाई एन्सर सुनाउँदैछु सामान्य तापक्रममा पक्रिने धातु पक्कै पनि मर्करी हो तपाईँको सही एन्सर त्यस्तै गरी आफ्नो साथ फुटबल नेपाल र भारतको खेलमा दोस्रो गोल कसले गरेका हुन् भनेर मैले सोधेको थिएँ तपाईँले अर्कै नाम भन्नुभयो हाम्रो अप्सनभन्दा अर्कै नाम भन्नुभयो यसको सही एन्सर हो जुमानु राई अहिले चलिरहेको छ आठौँ साफ गेम नेपालको काठमाडौँमा चलिरहेको छ अब भोलि सेमिफाइनल नेपाल र अफगानिस्तान खेल्दैछ अलिकति तपाईँलाई जानकारी गराइहालेँ त्यस्तै गरी नेपाली चलचित्र मौनका नायिका करिश्मा मानन्दर होइनन् नम्रता श्रेष्ठ हुन् हस् त कार्यक्रममा सहभागी भइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद अहिलेको लागि भने हामी छुटौँ है त हस् नमस्ते उहाँ हुनुहुन्थ्यो सिन्धुलीबाट अम्बिका थापा उहाँलाई हामीले कार्यक्रममा पहिलो राउन्डबाट दोस्रो राउन्डमा लान सकेनौँ त्यसैले सो सरी भनेर हामीले कार्यक्रमबाट उहाँलाई विदा गरिसकेका छौँ तपाईँहरू पनि हामीसँग खेल्न चाहनुहुन्छ र थुप्रैभन्दा थुप्रै पुरस्कारहरू जित्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर पुरुष मित्रहरूको लागि शून्य अडचालिस पाँच चालिस शून्य उन्चास र त्यस्तै गरी महिला मित्रका मित्रहरूको लागि शून्य अडचालिस पाँच चालिस दुई दुई नौमा तपाईँ टेलिफोन सम्पर्क गर्न सक्नुहुन्छ फेरि पनि कोही श्रोता हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गरिहालौँ हजुर नमस्ते हजुर कहाँबाट बोल्नुभयो हजुर दुर्गा पौड्याल तपाईँले पुरस्कार पनि एकचोटि जित्नुभयो कि एकचोटि जित्नुभयो है के छ कार्यक्रम के छ कार्यक्रमप्रति तपाईँको सल्लाह सुझाव ठिक छ दाइ सबै ठिकै छ अहिले अनि के गरिरहनु भएको छ अहिले अहिले पढ्दै हो दाइ कुन लेभलमा फर्स्ट इयर ब्याचलर हो ब्याचलर फर्स्ट इयरमा पढ्दै हुनुहुन्छ कतिको लागिरहेको छ फुटबल कतिको लागिरहेको छ छैन त्यस्तो धेरै अलिअलि अलिअलि मात्र है अहिले साफ च्याम्पियन चलिरहेको छ भोलि नेपाल सेमिफाइनल खेल खेल्दैछ है हामीलाई चाहिँ एकदम फुटबल मयमै भएको छ अहिले साफ च्याम्पियन है रामेछापमा ल ठिकै छ के छ कार्यक्रमको सुधार्नुपर्ने पक्षहरू केही छ अहिलेसम्म ठिकै छ त्यसो भए तपाईँलाई हामी कार्यक्रममै लान्छौँ किनकि तपाईँलाई नियम सबै थाहा छ नियम उनै हुन् कुनै पनि चेन्ज भएका छैनन् सबै थाहा छ त्यही भएर तपाईँलाई कार्यक्रमतर्फै लान्छौँ है हामी तयार हुनुहुन्छ फेरि पनि पुरस्कार जित्नुहोला हाम्रो शुभकामना ल ठिकै छ इन्ट्री राउन्डको पहिलो क्वेसन्स र समय पनि सुरु हुन्छ धातुबाट नामाङ्करण गरिएको देश कुन हो अर्जेन्टिना टर्की स्कटल्यान्ड पोर्चुगल तेह्र प्रकारको फल दिने रुख कुन हो नास्पाती पिटोरिया सिटोरिया बिटोरिया राजा मानदेवको छोराको नाम के थियो सहदेव महिदेव हरिदेव भीमसेन थापा महिदेव महिदेव हजुर ठिकै छ दुर्गाजी समय बाँकी छ कतिवटा प्रश्नको एन्सर मिलाउनु भयो दुईटा चाहिँ मिलेको थिएँ अब अरू थाहा भएन दुईटा कुन कुन होला त्यो अर्जेन्टिनाको त्यही भइहाल्यो होइन हजुर अनि त्यो मैदेव त्यो भइहाल्यो अब त्यो वनस्पति चाहिँ अब पिटुरिया त्यसमा कन्फ्युज छैन पिटुरिया कन्फ्युजमा हुनुहुन्छ एब्सोल्युटली राइट सबै प्रश्नको तपाईँले एन्सर मिलाउनु भएको छ तिनैवटा प्रश्नको एन्सर मिलाउनु भएको छ दुर्गाजी हजुर धन्यवाद मलाई तपाईँ जस्तो श्रोतासँग कुराकानी गर्न पाउँदा एकदमै खुसी लाग्छ हजुर धन्यवाद कम्तीमा तपाईँले झटारो त हान्नु भएन है कन्फिडेन्स साथ एन्सर दिनुभयो मलाई खुसी लागेको छ तिनवटा क्वेसन्सको एन्सर पनि मिलाउनु भएको छ अब तपाईँलाई हाम्रो दोस्रो राउन्ड क्वालिफायर राउन्डमा लान चाहन्छु कतिवटा जितिन्छ होला आज त्यो भन्न सकिँदैन अब आफूलाई थाहा भएको भनिन्छ होइन आफूलाई आएको थाहा भएको भनिन्छ हजुर त्यसो भए तपाईँलाई हाम्रो दोस्रो राउन्डमा लाँदा हुन्छ एकदमै ल ठिकै छ त्यसो भए दोस्रो राउन्डको पहिलो क्वेसन्सतर्फ नै तपाईँलाई लान चाहन्छु तयार रहनु हजुर हजुर हुन्छ समय सुरु हुन्छ अब हजुर यासी गुम्बाको लागि नेपालको प्रसिद्ध जिल्ला कुन हो बाइबलको पहिलो प्रति कुन भाषामा लेखिएको थियो हिब्रू ताइवानको पुरानो नाम के हो ताइवानको हजुर पृथ्वीको सतहमा आएको म्याग्मालाई के भनिन्छ फ्रान्सेली राज्य क्रान्ति कुन शताब्दीमा भएको थियो अठारौँ शताब्दी दुर्गाजी हजुर कतिवटा मिलाउनु भयो होला पाँचवटा त मैले सोधिसकेँ कन्फ्युज नै हुनुहुन्छ झटाएर आउनुभयो कि कसो एउटा चाहिँ छ त्यो कुन भन्नुहोस् त यो भन्नु छैन कस्तो बिच यासी गुम्बा त्यो पनि डोलबार चाहिँ लाग्छ तर त्यो अर्को भने चाहिँ एउटा कुन बाइबलको बाइबल हजुर त्यो त्यो हिब्रू भाषामा त्यो कन्फर्म हो होइन हजुर हजुर त्यसपछि अरू त्यति खास कन्फर्म ल ठिकै छ ठिकै छ अब त्यसो भए चेक गरौँ है त हजुर हुन्छ हुन्छ ल तपाईँको पहिलो एन्सर सही छ डोल्पा नै हो यासी गुमाको लागि प्रसिद्ध ठाउँ नेपालको त्यसको त्यस्तै गरी बाइबलको पहिलो प्रति हिब्रूमै लेखिएको थियो ताइवानको पुरानो नाम फार्मिस हो तपाईँले यो पास भन्नुभयो सायदै है फार्मिस ए हजुर फार्मिस याद गर्नु होला है ताइवानको पुरानो नाम फार्मिस त्यस्तै गरी पृथ्वीको सतहमा आएको म्याग्मालाई लाभा नै भनिन्छ एकदम सही एन्सर त्यस्तै गरी फ्रा फ्रान्सेली राज्य क्रान्ति अठारौँ शताब्दीमै भएको थियो तपाईँको एन्सर पनि सही छ चारवटा मिलाउनु भएको छ दुर्गाजी हजुर हजुर धेरै धेरै धन्यवाद तपाईँ सरलाईदेखि गर्ने गर्दै हुनुहुन्छ हामीसँग है हजुर एकदम एकदम खुसी लागेको छ अघिल्लो साता अर्थात् पहिलो या दोस्रो कार्यक्रममा तपाईँ विजयी हुनुभएको थियो सायद यो कार्यक्रममा पनि तपाईँ हुनुहुन्छ या कोही साथी पाँचैवटा मिलाउन आउनुहुन्छ जसका लागि कार्यक्रमको अन्तिमसम्म सुनिर सुनिदिनु होला अहिलेको लागि भने हामी छुटौँ है त हस् नमस्ते नमस्ते उहाँ हुनुहुन्थ्यो सरलाइका दुर्गा पौड्याल उहाँले अस्ति अर्थात् अघिल्लो हप्ता मलाई लाग्छ दोस्रो कार्यक्रमको दोस्रो एपिसोडमा पनि उहाँले थुप्रैभन्दा थुप्रै क्वेसन्सको एन्सर मिलाएर विजेता हुनुभएको थियो र यो पटकको विजेता पनि उहाँ नै हुनुहुन्छ या कोही श्रोता आउनुहुन्छ जसका लागि कार्यक्रम अन्तिमसम्म सुन्नुपर्ने हुन्छ र यस्तै क्रममा हाम्रा प्राविधिक साथी प्रज्वलले ब्रेकको टाइम भइसकेको जानकारी गराइसक्नु भएको छ त्यसैले आदरणीय श्रोताहरू रेडियो सुनिरहनु भएका श्रोताहरू तपाईँहरू पनि इन्ट्रेस्टेड हुनुहुन्छ यस्ता कार्यक्रममा भने हामीलाई टेलिफोन सम्पर्क गर्दै गर्नुहोला टेलिफोन नम्बर फेरि एकचोटि शून्य अडचालिस पाँच चालिस शून्य उन्चास पुरुष साथीहरूको लागि शून्य अडचालिस पाँच चालिस दुई दुई नौ महिला साथीहरूको लागि र हामीले टेलिफोन लाइन दुईवटा खुला गरेका छौँ पाली पालो लिइरहेका छौँ सबैलाई समान अवसर पनि दिइरहेका छौँ र अब फेरि हामी छोटो व्यापारिक विश्रामपछि जान्छौँ फेरि भन्दा पनि पहिलो व्यापारिक विश्रामतर्फ जान्छौँ र त्यसपछि फेरि पनि कार्यक्रममा आउने नै छौँ कार्यक्रम क्विज मेनिया रेडियो रामेछाप सुन्दै गर्नुहोला your listening radio 95.8 quiz mania of the week यो साताको प्रश्न आठौं साफ फुटबल प्रतियोगितामा नेपालद्वारा भारत कति गोलले पराजित भएको थियो अप्सनहरू ए एक बी दुई सी चार र डी पाँच तपाईँलाई सही लागेको उत्तर आफ्नो पुरा नाम ठेगाना लेखी अन्ठानब्बे बाह्र पन्ध्र चौवालिस पचपन्नमा एसएमएस पठाउनुहोला छोटो व्यापारिक विश्रामपछि कार्यक्रम क्विज मेनियामा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु हामी क्विज मेनियामा छौँ र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ शान्ति समानता र सदाचारका लागि सामुदायिक सञ्चार रेडियो रामेसा पन्चानब्बे थप्लो आठ मेगाहर्ज र यो कार्यक्रम हो क्विज मेनिया र क्विज मेनियाको साथमा हामी छौँ र हामी तिनजना साथीहरूसँग क्विज खेलिसकेका छौँ र तपाईँ पनि हामीसँग क्विज खेल्न चाहनुहुन्छ र जित्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा यो विश्रामपछि फेरि पनि भन्न चाहन्छु शून्य अडचालिस पाँचालिस शून्य उन्चास त्यसै गरी यो पुरुषहरूका लागि र महिलाहरूका लागि शून्य अडचालिस पाँचालिस दुई दुई नौ टेलिफोन नम्बर छुट्याएका छौँ हामी लिएर तपाईँहरू पनि सहभागी बन्न सक्नुहुन्छ र यो कार्यक्रमको प्रायोजकहरूलाई म फेरि पनि सम्झाउन चाहन्छु सहयात्रा इन्टरप्राइजेस गुणस्तरीयता र विश्वसनीयताको प्रतीक सहयात्रा इन्टरप्राइजेस प्रोपराइटर मैसुर कर्माचार्य त्यस्तै गरी डिलक्स एग्रो फरेस्ट्री प्रोडक्सन प्राली प्रोपराइटर लोकेन्द्र श्रेष्ठ कालिका सुनचाँदी पसल प्रोपराइटर सूर्य गजमेर सूर्य बजार बाराई सुनचाँदी पसल Manthali culture board proprietor Bishnu Sunwar उहाँहरू सबैलाई हामी कार्यक्रमको अवधिभर नै सम्झन्छौँ र उहाँहरूलाई हामी आभार पनि प्रकट गर्दछौँ र यो भयो कार्यक्रमका प्रायोजकहरूको जानकारी त्यस्तै गरी तपाईँसँग इमेल इन्टरनेटको पाउँछ भने हामीलाई W W W dot radio Ramechhap dot blog spot dot कममा पनि यो कार्यक्रम सँगै लगत्त तपाईँ सुन्न सक्नुहुन्छ त्यस्तै गरी इमेल तपाईँसँग कुनै सल्लाह सुझाव प्रतिक्रिया गुनासाहरू छन् भने हामीलाई इमेल पनि पठाउन सक्नुहुन्छ जसका लागि हाम्रो इमेल आइडी रहेको छ radio Ramechhap at the rate Yahoo dot com र त्यस्तै गरी quiz mania questions of the week अब एसएमएम एसएमएस मात्र नभइकन फेसबुकमा पनि तपाईँ पठाउन सक्नुहुन्छ जसका लागि तपाईँले W W W dot Facebook dot com slash radio Ramechhap तपाईँले क्लिक गर्नुहोस् र त्यसमा गएर हाम्रो क्वेसन्सको एन्सर पनि तपाईँले पोस्ट गर्न सक्नुहुन्छ यो तपाईँहरूको लागि नयाँ सुविधा पनि रहेको छ र एसएमएस थुप्रै आइरहेको जानकारी हाम्रो प्राविधिक साथीले दिइसक्नु भएको छ र यस्तो क्रममा कोही साथी हामीलाई कुरिरहनु भएको छ जस्तो मलाई लागिरहेको छ अघिदेखि नै विज्ञापनभन्दा पहिले थुप्रैभन्दा थुप्रै साथीहरूको बाजी नै चलिरहेको छ भन्दा फरक नपर्ला यो कार्यक्रममा हामीसँग क्विज खेल्नका लागि त्यसैले कार्यक्रममा स्वागत गरिहालौँ हजुर नमस्ते हजुर कहाँबाट बोल्नुभयो हजुर कहाँबाट भन्नुभयो ए भिर पानीबाट प्रतिमा सुनवार हजुर प्रतिमाजी के छ हालखबर के छ भिरपानीबाट हामीलाई नारायण कृष्ण श्रेष्ठले पनि फोन गर्नुभएको थियो र तपाईँले पनि फोन गर्नुभयो के छ के गर्नुहुन्छ प्रतिमाजी सबैजना बसी बसाइ है बसी बसाइको अलावा के गर्नुहुन्छ न ढाँटी भन्नुहोस् त अनि अध्ययन कुन लेभलमा स्कुल लेभल है ओके ठिकै छ के छ अब भोलि तिज हो क्यारे हिन्दू नारीहरूको महान भजन चाड पनि भन्ने गरिन्छ कतिको तयारीमा हुनुहुन्छ भनेपछि छमछमै नाच्नुहुन्छ भोलि आज दर्खाने दिन होइन कतिको तयारीमा हुनुहुन्छ ल ठिकै छ ठिकै छ तिजको पनि शुभकामना डर टन्नै खानुहोस् भोलि छमछमी नाच्नुहोस् ल ठिकै छ ठिकै छ हामी त नाच्ने कुरा पनि आएन दर्खाने पनि कुरा आएन है नाचेको हेर्न मिल्छ ल ठिकै छ प्रतिमाजी अब कार्यक्रमको बारे तर्फै तपाईँलाई लान चाहन्छु समय कम छ के छ बारे कुनै सल्लाह सुझाव प्रतिक्रिया केही छ हजुर हजुर सर सबै अरू त मैले एकदम ठिक छ राम्रै छ कार्यक्रम बुझ्ने भने त मन पऱ्यो होइन तर पनि एउटा <laughs> तपाईँहरू भन्नुहोस् न जस्तो लागिरहेको छ होइन जस्ट अब मैले यो हप्ता गरेँ होइन हजुर हजुर अनि अर्को हप्ता गाउन पाइरहेको रहेछ क्यारे होइन हजुर यो यस्तो छ क्या प्रतिमा चाहिँ त्यो नियम हामीले नै ल्याएका हौँ किनकि जस्तै दुर्गा पौडेलजी हुनुहुन्छ प्रत्येक हप्ता उहाँ सहभागी हुनुभयो भने जित्ने चान्स उहाँको मात्र हुनसक्छ कि त्यसैले हामी नयाँभन्दा नयाँ होइन तर तपाईँहरूले सिलगढीबाट भन्नु भएपछि नि लागि मैले अस्ति मैले नि आउट नमाज जानु थिएँ होइन मसँग कुरा गरेको थिएँ अनि पछिल्लो हप्ता तपाईँलाई कल लागेको थियो तर टेन्सन जाँदा दिदी भन्नुभयो अनि ओके ओके तपाईँको गुनासो अब यो पनि भनिदि भनिदिनु पर्यो पहिलो हप्ता कल गर्ने साथीहरूले कल प्रयास गर्नुहुन्न थियो भन्ने कुरा है ठिकै छ मैले महसुस गरिसकेँ अबदेखि म भन्छु ल ठिकै छ तपाईँको <laughs> सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद ओके ठिकै छ मैले महसुस गरिसकेँ हो ठिक छ तपाईँकै सल्लाह सुझाव मैले महसुस गरिसकेको छु अबदेखि म भन्छु है कार्यक्रमको नियमबारे तपाईँलाई भनिरहनु पर्छ पर्दैन त्यसो भए तपाईँलाई हाम्रो इन्ट्री राउन्डको पहिलो प्रश्नतर्फ लान चाहन्छु र समय पनि सुरु हुन्छ अब तयार हुनुहुन्छ फेवा ताल नेपालको कुन जिल्लामा पर्छ काठमाडौँ मोरङ कास्की रामेछाप फेवा ताल नेपालको कुन जिल्लामा पर्छ काठमाडौँ मोरङ कास्की रामेछाप नेपालको कुन जाति धान नाच नाच्ने गर्दछ नेवार चितलाङ लिम्बु मगर मकैको बिरुवा कुन देशको राष्ट्रिय चिन्ह हो Indonesia Malaysia New Zealand Germany Germany okay ठिकै छ समय बाँकी नै छ प्रतिमाजी कतिवटा मिलाउनु भयो होला दुईवटा चाहिँ मिल्नुपर्ने हो म पनि अलिकति झुकेँ कि पहिलो प्रश्नमा यो फेवाताल नेपालको कुन जिल्लामा पर्छ भनेको रहेछ मैले यो फे आज फेप चाहिँ ठ्याक्कै छोपिएको रहेछ अर्को भागले ठिकै छ कतिवटा दुईवटा जति मिल्यो होला कुन कुन हजुर अनि त्यहाँबाट अर्को जर्मनी तपाईँले पढ्नु नै भएको होला ठिकै छ म एन्सर सिटतिर तपाईँहरूलाई लान चाहन्छु पहिलो प्रश्न फेवाताल नेपालको कास्की जिल्लामै पर्छ त्यस्तै गरी नेपालको धान नाच चाहिँ लिम्बू जातिले नै नाच्ने गर्छ त्यस्तै गरी मकैको बिरुवा जर्मनीको राष्ट्रिय चिह्न हो तिनैवटा प्रश्नको एन्सर मिलाउनु भएको छ प्रतिमाजी कस्तो लागिरहेको छ रमाइलो लागिरहेको छ त्यसो भए हाम्रो दोस्रो राउन्डतर्फै लान चाहन्छु किनकि समय हामीसँग धेरै नै कम छ है धेरै नै कम त्यसैले तपाईँलाई दोस्रो राउन्डको पहिलो प्रश्नतर्फ लान चाहन्छु तयार हुनुहुन्छ त्यसो भए दोस्रो प्रश्नको दोस्रो राउन्डको पहिलो प्रश्न सुन्नुहुन्छ नेपाल फुटबल सङ्घको स्थापना कहिले भएको हो हजुर टेबल टेनिस खेल्ने ठाउँलाई के भनिन्छ चाँदीको मुद्रा कसले प्रचलनमा ल्याएका हुन् पृथ्वी नारायण शाह गोर्खाका राजा कहिले भएका थिए पौभा चित्रलाई तिब्बती भाषामा के भनिन्छ पास प्रतिमाजी कतिवटा मिलाउनु भयो होला सबै कन्फ्युज हुनुहुन्छ म चेक गर्छु है त एन्सर सेट नेपाल फुटबल सङ्घको स्थापना दुई हजार आठमा भएको थियो तपाईँले उन्नाइस सय कति भन्नुभयो <laughs> तिरानब्बे भन्नुभयो त्यसो गरी टेबल टेनिस खेल्ने ठाउँलाई बोर्ड भनिन्छ है टक खेलिन्छ नि टेबल टेनिस त्यो बोर्ड हो है चाँदीको मुद्रा कसले प्रचलनमा ल्याएको थियो तपाईँले भन्नुभयो के मल्ल भन्नुभयो दिपेन्द्र मल्ल भन्नुभयो सही एन्सर हो महेन्द्र मल्ल त्यस्तै गरी पृथ्वीनारायण शाह गोर्खाका राजा सत्र सय उनान्सयमा भएको थियो है पौवा चित्रलाई तिब्बती भाषामा थानका भनिन्छ थानका थाहा छ थान्का थाहा छैन है एउटा त्यो कपडामा कोरिने चित्र हो है ठिकै छ कुनै पनि एन्सर मिलाउन सक्नु भएन कार्यक्रममा उपस्थित भइदिनु भयो धेरै धेरै धन्यवाद हस् नमस्ते उहाँ हुनुहुन्थ्यो भेरपानीबाट प्रतिमा सुनवार इन्टर राउन्डको तिनवटा क्वेसन्स त मिलाउनु भयो तर क्वालिफायर राउन्डको एउटा पनि मिलाउन सक्नु भएन कार्यक्रममा सहभागी भइदिनु भयो उहाँलाई हामीले धन्यवाद दिइसकेका छौँ र उहाँले भने चाहिँ हामी यो कार्यक्रममा सहभागी भएका श्रोताहरूलाई अर्को नेक्स्ट विकको कार्यक्रममा सहभागी गराउँदैनौँ मैले भन्न छुट्याएको थिएँ र प्रतिमाजीले सम्झाइदिनु भयो फेरि पनि उहाँलाई धन्यवाद हामीले यो कार्यक्रममा जो जो श्रोताहरूसँग कुराकानी गर्छौँ र अर्को हप्ता त्यो श्रोतासँग हामी कुराकानी गर्दैनौँ तपाईँहरू पनि आज कल गर्नुभएका श्रोताहरूले अर्को हप्ता फोन ट्राई होला र त्यस्तै गरी जुन एसएमएसका लागि हामीले नम्बर दिएका छौँ अन्ठानब्बे बाह्र पन्ध्र चौवालिस पचपन्न त्यसमा पनि टेलिफोन सम्पर्क नगरिदिनु होला मात्र एसएमएस पठाइदिनु होला तपाईँहरूलाई यो मेरो भित्री हृदयदेखि नै हार्दिक अनुरोध छ तपाईँहरूले पक्कै पनि यो अनुरोध मान्नुहुन्छ होला भन्दै हाम्रो टेलिफोन सम्पर्कमा कोही साथी आइसक्नु भएको छ उहाँलाई कार्यक्रममा स्वागत गरिहालौँ हजुर नमस्ते हजुर कहाँबाट को बोल्नुभयो सिन्धुलीबाट शिवकुमार हाई हो हजुर शिवजी के छ हालखबर के गर्नुहुन्छ तपाईँ तिजहरू होइन तिज चाहिँ आएको छ तिजहरू आएको छैन वर्षमा एकचोटि आउँछ तिज चाहिँ आएको छ है शिवजी <laughs> पक्कै पनि अनि के गर्नुहुन्छ तिज आएको छ तिजमा छमछमी कम्मर मर्काउने सुरमा हुनुहुन्छ या के छ दिदीबहिनीहरूसँग हेर्न आफूले भन्दा हेर्नै रमाइलो हुन्छ है रमाइलो हुन्छ ठिकै छ ठिकै छ अर्काले टक्क तयार गरेको खाना कति मजा आउँछ है आफूले तयार गर्नुपर्दा त गाह्रै हुन्छ नि के छ के छ सिन्धुलीको बारे अलिकति हामीलाई जानकारी गराउनुहोस् न सिन्धुली कुन गाविसबाट बोल्दै हुनुहुन्छ तपाईँ हजुर हजुर ए तपाईँको घर काठमाडौँ हो पर्छ सिन्धुली ए रतनचुरामा पर्छ काठमाडौँ जानुभएको थियो अहिले सिन्धुलतिरै हुनुहुन्छ ल ठिकै छ एक हप्ताभित्र हाम्रो कार्यक्रम क्विज मेनियामा टेलिफोन लाउन सफल हुनुभयो तपाईँलाई धेरै धेरै बधाई के छ कार्यक्रमबारे कुनै सल्लाह सुझाव गुनासो त्यसो भए तपाईँले आज पहिलोचोटि कार्यक्रम सुन्दै हुनुहुन्छ है ए सबै थाहा छ केही छ सल्लाह सुझाव प्रतिक्रिया गुनासाहरू <laughs> भएर थाहा छ भएर थाहा छ ओके ठिकै छ त्यसो भए तपाईँलाई हाम्रो इन्ट्री राउन्डको पहिलो प्रश्नतर्फ नै लाँदा हुन्छ है ल ठिकै छ तयार हुनुहुन्छ ल ठिकै छ पहिलो प्रश्न र समय पनि सुरु हुन्छ इन्ट्री राउन्डका लागि विश्वमा सर्वप्रथम राष्ट्रिय गीत कुन देशमा गाइन्थ्यो अप्सन ए चिन B Japan C France D Bharat सारुन कुन ग्रहको उपग्रह हो एम बुध शुक्र शनि सारोन कुन ग्रहको उपग्रह हो एम बुध शुक्र शनि विद्युत तरङ्ग पत्ता लगाउने वैज्ञानिक को हुन् Sigmund Freud Albert Einstein Michael Faraday र हर्ट्स समय सकिसकेको छ शिवजी कतिवटा मिलाउनु भयो होला ठिकै छ त्यसो भए तपाईँलाई हामी एन्सर चेक गर्दैछौँ विश्वमा सर्वप्रथम राष्ट्रिय गीत कुन देशमा गाइन्थ्यो तपाईँले भन्नुभयो जापान यसो सही एन्सर पनि जापान हो सारोन कुन ग्रहको उपग्रह भनेर मैले सोधेको थिएँ तपाईँको एन्सर हो बुध यसको सही एन्सर हो एम र त्यसै गरी अर्को अन्तिम प्रश्न सोध्दै थिएँ समय सकिएको थियो विद्युत तरङ्ग पत्ता लगाउने वैज्ञानिक को हुन् भनेर मैले सोधेको थिएँ तपाईँले एन्सर दिँदा दिँदै समय सकिएको थियो यसको सही एन्सर हो हर्ट्स कार्यक्रममा सहभागी भइदिनुभयो शिवजी धेरै धेरै धन्यवाद अहिलेको लागि भने हामी छोडौँ है त हस् नमस्ते नमस्ते उहाँ हुनुहुन्थ्यो सिन्धुलबाट शिवकुमार हायु र उहाँलाई पनि हामीले प्रश्न सोधिसकेका थियौँ उहाँले कुनै पनि प्रश्नको एन्सर मिलाउनु सक्नुभएको छैन उहाँलाई कार्यक्रमबाट हामीले कुनै पनि भन्दा एउटा प्रश्नको एन्सर मिलाउनु भयो र उहाँलाई कार्यक्रमबाट विदा गरिसकेका छौँ पाँचजना श्रोतासँग मैले कुराकानी गरिसकेको छु र सबैभन्दा अगाडि हुनुहुन्छ दुर्गा पौड्याल सर लागेका उहाँले चारवटा प्रश्नको एन्सर मिलाइसक्नु भएको छ त्यस्तै गरी दोस्रोमा हुनुहुन्छ भिरपानी रामेसाबका नारायण कृष्ण श्रेष्ठ उहाँले एउटा प्रश्नको एन्सर मिलाउनु भएको छ त्यसै गरी के छ अब हामी ब्रेक लिन्छौँ या श्रोताहरूलाई लिन्छौँ के छ प्रज्वलजी ब्रेक नै लिन्छौँ ठिकै छ श्रोताहरू आइरहनु भएको छ तर हामी ब्रेक लिन्छौँ त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुन्छौँ अब दोस्रो ब्रेकतर्फ लाग्छौँ र त्यसपछि हामी करिब करिब कार्यक्रमबाट बिदा नै माग्छौँ रेडियो रामेछाप सुन्दै गर्नुहोला विश्रामपछि कार्यक्रम कुजमेनियामा यहाँहरू सबैलाई फेरि पनि एकचोटि हार्दिक स्वागत गर्न चाहन्छु तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो रामेसा पन्चानब्बे थप्लो आठ मेघार्जमा कार्यक्रम क्विज मेनिया र क्विज मेनिया प्रत्येक साताको शनिबार बिहान दस बजीदेखि एघार बजीसम्म तपाईँ सुन्न सक्नुहुन्छ र यो कार्यक्रममा हामी विभिन्न विषयसँग रहेर तपाईँहरूसँग क्विज खेल्ने गर्दछौँ अर्थात् सिधा भाषामा र बुझ्ने भाषामा भन्दाखेरि एक प्रकारको हाजिर जवाब प्रतियोगिता जस्तै यो कार्यक्रम हो र फेरि पनि म प्रायोजक साथीहरूलाई सम्झाउन चाहन्छु किनकि उहाँहरूको प्रायोजनले गर्दाखेरि आज हामी यहाँसम्म आइपुगेका छौँ र मैले अघि पनि भनिसकेको छु तपाईँको रेडियो सेटसम्म हामी आउन सफल भएका छौँ र प्रायोजकहरू हुनुहुन्छ गुणस्तरीयता र विश्वसनीयताको एकमात्र प्रतीक Sahayatri enterprises Manthali Ramechhap proprietor Maheshwar Karmacharya telephone सम्पर्क नम्बर शून्य अडचालिस पाँचचालिस एक तिन पाँच र त्यस्तै गरी मोबाइल नम्बर रहेको छ सन्तानब्बे एकचालिस शून्य एकचालिस शून्य शून्य शून्य र तपाईँलाई स्टेसनरी खेलकुद र कक्षा एकदेखि दससम्मका पाठ्य पुस्तकहरू पाठ्यक्रमहरू चाहिएको छ भने एउटा मात्र यस्तो विकल्प हो सहयात्री इन्टरप्राइजेस र विभिन्न प्रकारका लेख रचना र विभिन्न प्रकारका उपन्यासहरूमा तपाईँलाई रुचि छ भने तपाईँ सहयात्रा इन्टरप्राइजेस मन्त्रालयलाई सम्झन सक्नुहुन्छ त्यसै गरी रामेसापमा नै उत्पादित विभिन्न प्रकारका फलफुलका जुसहरूलाई प्रशोधन गरी फलफुललाई प्रशोधन गरी बनाइएको juice deluxe agro forest production प्रालीले बनाएको छ यदि तपाईँ पिउन चाहनुहुन्छ र स्वस्थ बन्न चाहनुहुन्छ र बिना साइड इफेक्टका जुसहरू पिउन चाहनुहुन्छ भने एउटा यस्तो माध्यम बन्न सक्छ एउटा यस्तो ठाउँ हो डिलक्स एग्रो फरेस्ट प्रोडक्सन प्राली प्रोपाइटर हुनुहुन्छ लोकेन्द्र श्रेष्ठ सम्पर्क नम्बर शून्य अडचालिस पाँचचालिस शून्य चौसठी र मोबाइल नम्बर रहेको छ अन्ठानब्बे चार चालिस त्रिचालिस दुई दुई आठ अन्ठानब्बे चार चालिस त्रिचालिस दुई दुई आठमा तपाईँ टेलिफोन सम्पर्क गर्न सक्नुहुन्छ त्यस्तै गरी बिना रसायनका सुनचाँदीका गरगनाहरू चाहिएको खण्डमा कालिका सुनचाँदी पसल र प्रोपाइटर हुनुहुन्छ सु सूर्य गजमेर टेलिफोन सम्पर्क नम्बर रहेको छ अन्ठानब्बे पैँतालिस पन्ध्र त्रिसठी छप्पन्न यो हाटीचौर जाने बाटो कृषि विकास ब्याङ्कसँगै बसीको घरको ठ्याक्कै मुनि हाटेचौर जाने बाटोमा रहेको छ र त्यस्तै गरी अर्का प्रायोजक हुनुहुन्छ श्री बज्रबाराई सुनचाँदी पसल मन्थली कटरबोर्ड मन्थलीको कटरबोर्ड बनेपछि एउटा यस्तो प्रख्यात ठाउँ हो सबैले चिन्छन् र बोर्डभन्दा अलिकति यता यता श्री वज्रबारा सुन चाँदी पसलको ठुलो बोर्ड झुन्याएको छ यदि तपाईँलाई त्यो ठाउँमा गएर शुद्ध सुन चाँदीको गरगनाहरू चाहिएको खण्डमा श्री वज्रबारा सुन चाँदी पसल एउटा गन्तव्य बन्न सक्छ प्रोभाइडर हुनुहुन्छ विष्णु सुनार सम्पर्क नम्बर सुन सम्पर्क नम्बर रहेको छ अन्ठानब्बे चौवालिस पन्चानब्बे छ सय चौतिस रहेको छ र तपाईँ हामीसँग कार्यक्रममा सहभागी भइदिनु भयो अब के छ प्रज्वलजी हामी कार्यक्रममा सहभागी गराउन सक्छौँ सक्दैनौँ है किनकि अब दुई मिनट बाँकी छ त्यसै भएर हामी कार्यक्रममा कसै भन् श्रोताहरूलाई हामी सहभागी गराउन सक्दैनौँ र कार्यक्रमबारे नै म थप जानकारी गराउँछु कार्यक्रम सकिए लगतै तपाईँसँग इन्टरनेटको पहुँच छ भने radio Ramchhap dot blog spot बिएलओजिएसपियुटी डट कममा तपाईँ अनलक गरेर हामीलाई सुन्न पनि सक्नुहुन्छ र रेडियो रामेसापद्वारा प्रसारित सबै कार्यक्रमहरू radio Ramechhap dot blog spot dot कममा हामीले राखेका छौँ तपाईँ सुन्न सक्नुहुन्छ र त्यस्तै गरी तपाईँसँग इमेल इन्टरनेटको पहुँच छ भने हामीलाई इमेलबाट आफ्ना सल्लाह सुझाव गुनासाहरू पोख्न चाहनुहुन्छ भने हामीलाई radio Ramechhap at the rate Yahoo dot कममा पनि तपाईँ हामीलाई मेल सेन्ड गर्न सक्नुहुन्छ र आजको यो क्वेसन्स अफ द विक यो साताको प्रश्न रहेको छ आठौँ साफ फुटबल प्रतियोगितामा नेपालद्वारा भारत कति गोलले पराजित भएको थियो अप्सन ए एक बी दुई सी चार र डी पाँच रहेको छ आफूलाई सही लागेको एन्सर अन्ठानब्बे बाह्र पन्ध्र चौवालिस पचपन्नमा एसएमएस गरिदिनुहोला र आजको कार्यक्रममा सहभागी हुने भिरपानी रामी साहबका नारायण कृष्ण श्रेष्ठ सिन्धुलीका अम्बिका थापा सरलाईका दुर्गा पौडेल भिरपानीका प्रतिमा सुनवार सिन्धुलीका शिवकुमार हायुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र आजको कार्यक्रमको विजेता हुनुभएको छ सरलाईका दुर्गा पौडेल पक्कै पनि दुर्गाजी आफ्नो आइडी कार्ड चाहिँ तपाईँ एक हप्ताभित्र रेडियो रामेछाप पन्चानब्बे थोप्लो आठ मेगाहरजको कार्यालयमा आफ्नो गिफ्ट लिन आइदिनुहोला त्यस्तै गरी सहभागी हुने सम्पूर्ण साथीहरूलाई धन्यवाद भिरपानीका भिरपानी रामेछापका नारायण कृष्ण श्रेष्ठ जो जसले एउटा प्रश्नको एन्सर मिलाउनु भएको थियो उहाँलाई पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ दुर्गा पौडेलजी उहाँले चारवटा प्रश्नको एन्सर मिलाउनु भएको थियो र छोटो जानकारी दिन चाहन्छु रेडियो रामेसा पन्चानब्बे थोप्लो आठ मेगाहरूद्वारा प्रसारित कार्यक्रम साथीसँग भलाकुसारी साँझ पाँच बजेदेखि छ बजेसम्म आजदेखि आउनेछ रेडियो रामेसापमा र अस्ति छ बजेदेखि सात बजीसम्म आउने गर्थ्यो र टाइम पनि चेन्ज भएको छ र साथीसँग भलाकुसारी एउटा यस्तो कार्यक्रम हो जुन रेडियो रामेसाबका सम्पूर्ण साथीहरूले प्रसारण गरेको र प्रस्तुत गरेको एकमात्र कार्यक्रम हो र श्रोताहरूले थुप्रै रुचाउनु पनि भएको छ यो मेरो जानकारीमा आएको कुरा र आजको कार्यक्रम सुनिदिनु हुने सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद र धन्यवाद प्राविधिक साथी प्रज्वललाई त्यस्तै गरी भोलि तिज छ तिजमा सम्पूर्ण नरनारी विशेष गरी हिन्दू धर्मावलम्बीका नारीहरूलाई हामी तिज दुई हजार सत्तरीको विशेष विशेष धेरै धेरै शुभकामना व्यक्त गर्दै म कार्यक्रम प्रस्तोता सुदीप पनि बिदा हुन चाहन्छु नमस्ते शुभ दिन